नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ओजेलका खबरमा म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट कार्यक्रम ओजेलका खबर ठिक यसै समयमा यस रेडियो सहित देश विदेशका एघारवटा रेडियोहरूबाट प्रसारण हुने गर्दछ साथै एक दर्जन भन्दा बढी अनलाइनबाट पनि चौबिसै घन्टा सुन्न सकिनेछ समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरको आज हामी दुई सय पन्ध्रौँ श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौँ बागलुङ कालिका मन्दिरको प्रतिस्थापन अब गुल्मीको खड्का कोटमा अनि बलात्कारपछि हत्या गरिएकी वृद्धाका परिवारलाई एक व्यक्तिद्वारा घर हस्तान्तरण अनि गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटोमा आफ्नै साथीले घाँटी रेटेर हत्या गरिएका व्यक्तिका परिवारको बिचल्लीको कथा सुनाउने छौँ त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला सर्वप्रथम ओजेलका खबरको प्रभाव सम्बन्धी खबर केही हप्ता अघि यस ओजेलका खबरमा मृगौला पीडित महेन्द्र आदर्श उच्च माध्यमिक विद्यालय वामी टक्सार गुल्मीका शिक्षक विष्णुदेव यादवको सहयोगको अपिल सम्बन्धी खबर प्रसारण भएपछि उहाँको उपचारका लागि हालसम्म पाँच लाख भन्दा बढी सहयोग सङ्कलन भएको छ आज पनि बेलायतबाट दुई लाख भन्दा बढी सहयोग पठाइसकेको जानकारी गराउँदै हुनुहुन्छ एकजना सहयोगदाताले हामी उहाँसँग टेलिफोन सम्पर्कमा छौँ

पन्ध्र घर भएको एउटा सानो गाउँ छ त्यही हुर्किएर बेलायत आएको जस्तो कि हामीले तिन हप्ता अगाडि महेन्द्र आदर्श उच्च माध्यमिक विद्यालय वामी टक्सारका शिक्षक विष्णुदेव यादवको जुन मृगौला पीडित हुनुहुन्थ्यो नि उहाँको विषय उठाएका थियौँ त्यसपछि तपाईँले त्यहाँबाट चाहिने उहाँको उपचारका लागि सहयोग सङ्कलन गर्नु भएको छ भन्ने जानकारी आएको थियो के कति सहयोग सङ्कलन गर्नुभयो कतिजनाले हजुर प्रेमजी सर्वप्रथम त तपाईँलाई धन्यवाद तपाईँले हाम्रो बारेमा मिडियामा ल्याइदिनु भयो अनि हामी सबै विद्यार्थीहरू र अग्रज दाजुहरू दिदीहरूले पनि धेरै सहयोग गर्नुभयो अनि उहाँहरूको सहयोगार्थ सरको सहयोगको लागि अहिले हाम्रो नेपाल यहाँबाट मैले चौध सय सत्ताइस पाउन्ड यानि कि दुई लाख चौध हजार पचास नेपाली चाहिँ मैले पठाइदिनु सकेको छु सरको लागि हजुर सर हामी बेलायतमा बसेका हामी वहाँ निकै सबै वानका छौँ दुई तिनजना साथी बाहिरको हुनुहुन्छ उहाँहरू हामी सबैले हातेमालो गऱ्यौँ हाम्रो एकताले चाहिँ हामी उहाँ सरलाई पनि त्यही कार्ड मिल्ला भनेर चाहिँ हातेमालो भयो सहयोगदाताको नामावली पाउन हजुर अँ सहयोग गर्ने साथीहरू सबै वानको भएकोले मैले फेरि वानको ठाउँ मात्र भन्छु मुकुन्द घिमिरे आठ सौ पचास पाउन्ड पचास पाउन्ड भनेको चाहिँ एक पाउन्डको एक सौ पचास रुपियाँ हुन्छ त्यही किसिमले मैले यहाँको युपीको रेट अनुसार भनिरहेको छु मुकुन्द घिमिरे आठ सौ पचास पाउन्ड हरिसा पचास पाउन्ड सुरज केसी मैदान धान पैँतिस पाउन्ड उपेन्द्र सापकोटा परुवा पच्चिस पाउन्ड अन्तर सापकोटा अर्छुङ पचास पाउन्ड यादुमणि सापकोटा मैदान तिस पाउन्ड शशिधर सापकोटा मैदान पन्ध्र पाउन्ड रेशम केसी दालका बिस पाउन्ड राजु केसी आँपचौर पचास पाउन्ड तब्लु क्षेत्र भण्डारी आँपचौर पचास पाउन्ड रेशम चुल खत्री अर्देवा बाँसरुख पैँतिस पाउन्ड अशोक बिसी काफलटोला पचास पाउन्ड रामु सापकोटा उकाला पचास पाउन्ड भूमेन्द्र भण्डारी म स्वयं आँपचौर सत्तरी पाउन्ड शेरबहादुर केसी तिम्रो चोर एकाउन्न पाउन्ड तिमल दिसी हरिहर सगलटोला पचास पाउन्ड सातलाई कृष्ण खरेल गोविन्द खरेल मुकुन्द खरेल र रामु खरेल भेडुवाबाट दुई सौ पाउन्ड दुर्गा सापकोटा तिमीले चोर पैँतिस पाउन सीता सापकोटा भुसाल तिमीले चौर तिस पाउन्ड राजन सापकोटा परुवा तिस पाउन्ड पिता कापी सापलटोला पैँतिस पाउन्ड दिनानाथ सापकोटा टक्सा तिस पाउन्ड टेपी सापकोटा टोला पचास पाउन्ड र उहाँको पहलमा उहाँले अहिले बाहिरको साथीहरूलाई पनि भन्नुभएको छ उहाँहरूको पहलमा खातेमालो गर्दै भक्ता केसी मैदान पचास पाउन्ड दोजीराम सापकोटा पन्ध्र पाउन्ड पूर्व खरेल खरबाङ बाग्लुङ पन्ध्र पाउन्ड शिव खरेल खरबाङ खरबाङ बाग्लुङ बिस पाउन्ड दीपक शर्मा घिमिरे नगर पाँच रुपन्देही दस पाउन्ड अमर गुरुङ मानबु तिन गोर्खा दस पाउन्ड र उहाँले भन्दा बाहिरका मित्रहरूलाई धेरै धेरै धेरै धन्यवाद र साथै श्रमिकै साथीहरू हरिप्रसाद पचास करुवा पचास पाउन्ड सोलु केसी मैदान पैँतिस पच्चिस पाउन्ड टिका भण्डारी चोर्का झावा दस पाउन्ड पुतली सापकोटा भण्डारी बेडी सेरा बिस पाउन्ड महेश्वर भट्टराई तिम्लेश्वर उहाँ पाल्पामा बस्नुहुन्थ्यो एक्काइस पाउन्ड एकजना खरेल मिया फाँट आप्चौ दस पाउन्ड कमल चापकोटा मैदान कालिसकोन यहाँ साथीहरू सबैले जम्मा गर्दा चौध सौ पाउन्ड भएको छ प्रेमजी र यो पैसा मैले पठाइदिइसकेँ दुई लाख चौध हजार पचास रुपियाँ नेपाली सबैले हातमालो गऱ्यौँ हाम्रो एकता साथी अमर रहोस् तपाईँलाई पनि धन्यवाद यस्तो कुराहरू बारे ल्याइदिनु भयो सरको पनि स्वास्थ्य लाभको कामना गर्छौँ हामी सबैले होमेन्द्रजी जो जो सहयोगदाताको नामावली भन्नुभयो नि ती सहयोगदाता सबैले धेरै पटक धेरैजना व्यक्तिलाई उद्धार गरिसक्नु भएको छ धेरैलाई सहयोग गर्नु भएको छ तपाईँहरूको वामी त्यस्तै गरेर त्यस भेगका बागलुङवासीहरूले जति यति सहयोग गर्दै आउनु भएको छ हामी पनि आभार प्रकट गर्न चाहन्छौँ धेरै पटक ओजेलका खबरले उठाएको विषयका पीडितहरूलाई उद्धार गरिदिनु भएको छ उहाँहरू सबैप्रति आभार प्रकट गर्दछौँ र आगामी दिनमा पनि उहाँ हामीवासीको यो हातेमालो कायमै रहिरहोस् र धेरैले उद्धार पाउन् भन्दै म पुनः पुनः हजुरलाई विशेष धन्यवाद दिँदै बिदा चाहन्छु किनभने विष्णुदेव यादवका लागि झन्डै पाँच लाख उठिसक्यो ओजेलका खबरमा आइसकेपछि हामी गर्वित छौँ यसका लागि धेरै धेरै धन्यवाद छ अहिले छुट्टी है त हजुर तपाईँलाई पनि धन्यवाद प्रेमजी यस्ता कुराहरू मिडियामा ल्याइदिनु दुःख सुख यस्ता सरहरूका कतिपय अन्यत्र स्कुलमा पनि हुनुहुन्छ होला अरू बिरामीहरूलाई पनि त्यही ल्याइदिनु हामी युकेमा छौँ अन्यत्र देशमा साथीहरू हुनुहुन्छ हामी सबैले हातमालो गर्छौँ किनकि हामी आफू खुसी छौँ र अरूलाई पनि खुसी बनाउन चाहन्छौँ त्यो नै मेरो आग्रह हो ल धन्यवाद पहिलाई लगायत युकेमा सम्पूर्ण साथीहरूलाई पनि हातेमालाको लागि धेरै धेरै धन्यवाद हमेन्द्रजी हस्त फेरि फेरि सम्पर्क गरिदिएर धन्यवाद अब सुनौ बागलुङ कालिका मन्दिरको प्रतिस्थापना अब गुल्मीको खड्ककोटमा भएको सम्बन्धी खबर खड्ककोट गाविस वडा नम्बर आठ लुङ पवित्र पुनले आफ्नै स्वर्गीय सासु मनमाया पुनको स्मृतिमा गुल्मी र बागलुङको सिमानामा उक्त मन्दिरको प्रतिस्थापना गर्नुभएको हो पवित्र पुन एक्लैको सक्रियतामा पाँच लाख लागतमा उक्त मन्दिर बनाउनु भएकोले धार्मिक र सामाजिक क्षेत्रमा उहाँ जस्ता अन्य महिलाहरूलाई पनि उत्प्रेरणा जागोस् भन्ने हेतुले हामी उहाँसँग टेलिफोन सम्पर्कमा छौ हेलो नमस्कार गुल्मीको खड्काकोट गाविस वडा नम्बर आठ लुङखानीबाट पवित्र पुन्जी भयो होइन त पवित्रजी तपाईँले आफ्नी सासु मनमाया पुनको स्मृतिमा कालिका भगवती मन्दिर बनाइदिनु भएको छ गुल्मी र बागलुङको सिमानामा होइन झन्डै पाँच लाखको लागतमा तपाईँको सक्रियतामा एउटा मन्दिर बनाइदिनु भयो यो सोच कसरी आयो यो सोच मलाई मैले त अब म त बागलुङको नामदेखि बनाउने भनेर म तयारी गरेको थिएँ अब उहाँहरूबाट मलाई अलिकति विश्वासघात भयो त्यही भएर हुन्छ म आफै भए पनि म बनाउँछु भनेर म सक्रियता साथमा बनाउनु कष्ट महिलाहरूले केही गर्न सक्दैनन् भन्ने मानसिकता कतिपयमा छ तर तपाईँ एक्लैको सक्रियतामा त्यत्रो पाँच पाँच लाखको मन्दिर चाहिँ बनाइदिनु भयो है तपाईँलाई जग्गा दान गर्ने अनि पाँच हजार भन्दा माथि सहयोग गर्नेको नावली बताइदिनुहोस् न यो हस्तराम थापाले मलाई जग्गा दान गर्नुभएको दुर्गा अनि त्यसपछि विष्णु श्री रु पन्ध्र हजार सहयोग गर्नुपर्छ उहाँ काठमाडौँ हुनुहुन्छ हाल अनि त्यसपछि फेरि चित्रबहादुर थापा एघार हजार सहयोग गर्नुभयो उहाँ अहिले अफगानिस्तान हुनुहुन्छ उहाँ अहिले एकै लागि उहाँ पनि आउनुभयो मलाई खुसी लाग्यो अनि त्यसपछि फेरि मेरै महिला सङ्घदेखि सात हजार उहाँहरूले पनि मलाई सहयोग गर्नुभएको छ त्यसपछि फेरि फुलबहादुर फुल छ हजार एक सय पच्चिस सहयोग गर्नुभएको छ हर्क बहादुर थापा मजुवाहरू एकाउन्न सय पाँच रुपियाँ आणि नोंद पडली श्रम झाली हजार एकशे पचपन्न नर बहादूर पाँच हजार पचपन्न अनि पुल नै हाम्रो गाउँदेखि पाँच हजार पाँच भक्तराम पुल उदयदेखि पाँच हजार चन्द्रबहादुर श्री हाम्रो गाउँदेखि पाँच हजार दलबहादुर पुल आणि मेरे जाते की पाच प्रेम बहादूर फूल मेरे दाजु उहाँले पनि पाँच हजार पाँच सय गर्नुभएको छ पुल बहादुर पुल पुल बलबहादुर पुल के हो छ हजार छ सय बिस रुपियाँ गर्नुभएको छ भएको छ म पाँच हजार सहयोग गर्नुभएको छ उहाँ मेरै दिदी हुनुहुन्छ सुलबहादुर सिंह प्रदान गर्नुभएको छ उहाँ पनि मेरै भिमाजी हुनुहुन्छ अनि ओमकार पुल बाग्लुदेखि मेरो भाइ हो भीमबहादुर पुल यहीँ मेरै गाउँकै हुनुहुन्छ उहाँ लुङ्खा पाँच हजार प्रदान गर्नुभएको छ पूर्णकला राणा अनि उहाँ मेरै समाजी हुनुहुन्छ पाँच हजार दस प्रदान गर्नुभएको छ हङकङदेखि अनि फेरि तता मेरै आमा हुनुहुन्छ पाँच हजार पाँच सय पचास प्रदान गर्नुभएको छ अनि बाबुङ केवलदेखि सनराइज युवा क्लबले पाँच हजार पाँच सय पचपन्न प्रदान गर्नुभएको छ कुञ्जबहादुर पुन पाँच हजार दस प्रदान गर्नुभएको छ उहाँ मेरै जेठाजी हुनुहुन्छ लुङखानीदेखि अनि यति नै हो अनि तपाईँले आफै चाहिँ कति लगानी गर्नुभयो त्यस मन्दिरमा हाम्रो कति लगान वर्ष हाम्रो लगभग तिन वर्ष दुई फेरि अरूबाट उठेको तिन लाख चाहिँ तपाईँले लगानी गर्नुभयो दुई लाख चाहिँ अन्यत्रबाट सहयोग गर्नुभयो होइन त हजुर हजुर तपाईँले त्यहाँ कालिका मन्दिर बनाएपछि कुन कुन गाविसका मानिसहरू त्यहाँ पूजा गर्न आउने गर्नुहुन्छ यहाँ त एक ठाउँकाले पूजा गर्छन् म त्यो ठाउँमा पूजा गर्ने भएको कारण त्यो ठाउँमा मलाई उहाँ देवीले नै आएर यो ठाउँमा यस्तो मन्दिर बनाएको देवीले नै सपनामा भनिन् अनि तपाईँको श्रीमान चन्द्रबहादुर पुन त्यहाँ हुनुहुन्छ दिनुहोस् न फोन है हुन्छ हजुर नमस्कार नमस्कार नमस्कार हजुर चन्द्रबहादुरजी तपाईँको श्रीमती पवित्र पुनको सक्रियतामा त्यस गाउँमा एउटा मन्दिर बनाइदिनु भयो जस महिलाहरूले आँट्यो भने जे पनि गर्न सक्छन् भन्ने कुरा यो उदाहरण हो होइन त हजुर हजुर के भन्न चाहनुहुन्छ त्यहाँ चाहिँ नि अब हाम्रो चाहिँ नि त्यो ढुल्लु बाँसकोटको बागलुङ र ढुल्लु बाँसको त्यो सिमाना पर्छ हजुर हजुर हजुर त्यहाँ चाहिँ नि पूजा गरेपछि बागलुङै गयो जस्तो हुन्छ भनेर उहिलेदेखि चाहिँ कि पुरा बुढापाकाहरूले चाहिँ हजुर त्यसपछि त्यहाँ गएर पूजा गर्ने चलन छ हाम्रो उहिलेदेखि त्यहाँ त्यहाँ गरेपछि हामीले उहाँ बागलुङ कालिकामा गरे बराबर हुन्छ भन्ने ऊ छ कि भनाइ हजुर हजुर र त्यस ठाउँमा फेरि अहिले चाहिँ त्यहाँ मन्दिर बनाइसकेपछि कि त्यहाँ अचम्मको कुरा आफै घन्टी बज्यो अरे हेर्नुहोस् मन्दिरभित्र घन्टी बजेपछि त्यहाँ त्यहाँ घाँस काट्ने खर काट्ने मान्छेहरूले दिनभरि अब खरबारी छ त्यहाँ हजुर त्यहाँ खर काट्दाखेरि त्यहाँ त हेर्न गएछन् हेर्न जाँदाखेरि केही पनि देखिन देखिनेछ कि त्यो ठाउँमा हजुर त्यसपछि फेरि हेर्न तिन चारचोटि हेर्न गएछ त्यसपछि हेर्न गएपछि अब होइन देउताले चाहिने पक्कै यहाँ देउतै रहेछन् पक्कै ऊ पूजा गर्न त भनेर होला भनेर त्यहाँ त्यहाँको खर काट्ने मान्छेले भनेको छैन अब मैले परियाले भए पनि पूजा गर्छु भनेपछि त्यहाँ चाहिँ घन्टी बज्न छोडेछ हेर्नुहोस् हजुर त्यहाँ चाहिँ यो अचम्म लाग्दो कुरो भयो क्या हेर्नुहोस् त्यहाँ पूजा गरेपछि हामीलाई बागलुङ कालिकामा गए बराबर हुन्छ भनेर सबैले त्यहाँ पूजा गर्ने चलन छ हामीले सबैले पूजा गर्छ हजुर त्यही त म तपाईँको गाविस खडकोटमा आउँदाखेरि पनि तपाईँले त्यो मन्दिर देखाउनु भएको थियो र तपाईँ पर्छ उद्घाटनको बेला भन्नुभएको थियो तर समय अभावका कारण म आउन सकिनँ तै पनि तपाईँहरूको यो धार्मिक क्षेत्रमा गरेको कामलाई चाहिँ संसार माध्यममा ल्याइदिउँ भनेर मैले चाहिँ तपाईँलाई फोन गरेको हुँ धार्मिक क्षेत्रमा जुन काम गर्नुभयो तपाईँकी श्रीमती पवित्र पुनले उहाँलाई आगामी दिनमा पनि यस्ता धार्मिक र सामाजिक क्षेत्रमा काम गर्ने थप उत्प्रेरणा जागोस् उहाँको यस कार्यले अन्य महिलाहरूलाई पनि उत्प्रेरणा जागोस् भन्दै अहिले छुट्टिन चाहन्छु हस् त है त अब फेरि ओजेलका खबरको प्रभाव सम्बन्धी अर्को खबर गत साउन एक्काइस गते गुल्मीको हर्मिचौर गाविस वडा नम्बर तिनकी उनासी वर्षीय वृद्धा देउरूपा सापकोटालाई बलात्कारपछि हत्या गरिएको घटना तत्काल ओजेलका खबरले स्थलगत रिपोर्ट प्रसारण गरेको थियो त्यो सुनेर हर्मिचौर तिन घर भई हाल अमेरिकामा बस्नुहुने डुलराज पाण्डेले मृतक सापकोटाका परिवारलाई पक्की घर बनाई हालै आफ्नै आमा सावित्रा पाण्डेद्वारा हस्तान्तरण गर्नु भएको छ हस्तान्तरण कार्यक्रम कार्यक्रमको पुरा स्थलगत रिपोर्ट मैले मेरो अर्को रेडियो कार्यक्रम गुल्मी फिचरमा सुनाउने छु तर आज उजेलका खबरमा थोरै अंश सुनाउँछु घर्मिचोर चारका पूर्व शिक्षक थानेश्वर पाण्डेद्वारा